सडकमा जीव दुर्घटना हुँदा बैतडीका एकै घरका चार जनाको मृत्यु छ जना घाइते जिल्ला स्वास्थ्य कार्यालयको लापरवाहीका कारण डोटीमा औषधि अभाव डडेलद्रामा आधा दर्जन बढी सड़कहरू स्तरोन्नतिको क्रममा महिनावारी भएका बेला पनि बझाङका छात्रा विद्यालय जान थाले डोटीको खालमा पोल गाडेको दस वर्षसम्म पनि बिजुली बलेन र कैलाली कञ्चनपुरमा थरहर थारवान फेरि आन्दोलित कञ्चनपुरमा एक दशकदेखि झोपडीमै विद्यालय सञ्चालन प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु भारतमा जीव दुर्घटना हुँदा बैतरीका एकै परिवारका चारजनाको ज्यान गएको छ भने छजना घाइते भएका छन् भारतको लोहा घाटबाट सुगर खालका लागि आउँदै गरेको जीप मणिलेक नजिकको भीड़बाट खस्दा बैतरीको शर्माली गाविसका एकै घरका चारजनाको ज्यान गएको हो ज्यान जानेमा शर्माली गाविस वडा नम्बर दुई दुबलाका बासठी वर्षका गोविन्द साउत उनकै भाइबुहारी सन्ताउन्न वर्षकी गोमती देवी भाइ चौपन्न वर्षका वासुदेव र पाँच वर्षका भतिजा आयुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जनाएको छ तीनजनाको घटनास्थलमै र गोमतीको उपचारका क्रममा ज्यान गएको हो यस्तै बैतरीकै छजना घाइते भएका छन् घाइतेहरूमा शर्माले पाँच कोणका चन्द्रसिंह साउद पञ्चेश्वरका एकजना र मृतक परिवारकै चारजना रहेका छन् उनीहरूको हल्दानी र सामुदायिक स्वास्थ्य केन्द्र लोहाघाटमा उपचार भइरहेको छ कञ्चनपुरको दोधारा चाँदनी बस्दै आएका उनीहरू पूजापाठको लागि गाउँ आउँदा दुर्घटनामा परेको बताइएको छ घटना आइतबार भएको भए पनि भारतमा भएकाले खबर ढिलो गरी प्राप्त भएको प्रहरले जनाएको छ जिल्ला स्वास्थ्य कार्यालयको लापरवाहीका कारण लामो समयदेखि डोटीमा अत्यावश्यक औषधिको अभाव भएको छ लामो समयदेखि जिल्ला स्वास्थ्य प्रमुख विहीन हुनु केन्द्रबाट पाउने औषधिका लागि समन्वय गर्न नसक्नु र आफै खरिद गर्नुपर्ने औषधि समेत जिल्ला स्वास्थ्यले ल्याउन नसक्दा अभाव देखिएको हो अहिले डोटीका जिल्ला अस्पतालदेखि गाउँका स्वास्थ्य चौकीहरूमा औषधि नहुँदा बिरामीहरू मर्कामा परेका छन् ग्यास्ट्रिक पखला खजुली प्रसुति पश्चात लगाइने सुई एक वर्षदेखि हामीसँग छैन मुडे स्वास्थ्य चौकीका प्रमुख प्रेम कठायतले भन्नुभयो तीन महिनादेखि आइरन आईभीपी खोप र सिटामोल पनि अभाव भइरहेको छ क्षयरोगीलाई अनिवार्य खुवाउनु पर्ने औषधि पनि अभाव भएको उनले गुनासो गरेका छन् निमोनिया दम रुगाखोकी लगायतका औषधि पनि पर्याप्त नरहेको स्वास्थ्य कर्मीहरू बताउँछन् डोटीमा क्षेत्रीय मेडिकल स्टोर धनगढ़ीले सात महिनादेखि औषधि पठाएको छैन तत्कालीन जिल्ला स्वास्थ्य प्रमुख रिता भण्डारीले बाहिर मिडियामा औषधि छ भनेर दावी गरेको भए पनि औषधि लिन गएका स्वास्थ्य कर्मीलाई थोरै मात्र हातमा थमाएर पठाउने गरेको स्वास्थ्य चौकी प्रमुखहरूको आरोप रहेको छ माथिबाट ल्याउनुपर्ने औषधि ल्याउन सकिन्न जिल्ला स्वास्थ्यबाट किन्ने औषधिको अभाव हटाउन सकिन्न तिखा स्वास्थ्य चौकी प्रमुख तेज खड्काले औषधि अभावको आरोप तत्कालीन कार्यालय प्रमुख रिता भण्डारीमाथि लगाउँदै भने हामीले यसबारे कुरो उठाउन खोज्दा उल्टे हामीमाथि व्यक्तिगत रेसिबी बढाइयो असोजमा कार्यालय प्रमुख भण्डारीको सरुवा भएपछि जिल्ला स्वास्थ्यमा हालसम्म नयाँ कार्यालय प्रमुख आएका छैनन् भण्डारी सरुवा भएर गएपछि निमित्तको जिम्मेवारी पाएका खोप सुपरभाइजर राम स्वार्थ यादवले आर्थिक अधिकार नहुँदा टेण्डर प्रक्रिया अघि बढ़ाउन सकेनन् लामो समयपछि आर्थिक अधिकार निमित्त यादवले पाएपछि तीन लाख रूपियाँ बराबरको औषधि आपतकालीन अवस्थामा खरिद गरेर काम चलाइएको बताइएको छ दुई त्रैमासिक औषधिविहीन बनेका स्वास्थ्य संस्थाहरूमा सिटामोल समेत थिएन जिल्ला स्वास्थ्य कार्यालयका औषधि फण्डका स्रोत व्यक्ति हरि शाहले भने अहिले आन्तरिक रूपमा खरिद गरिएको तीन लाख रूपियाँ बराबरको औषधि अलिअलि गरेर सबैलाई बाँडेका छौं जुन माग गरिएको भन्दा ज्यादै न्यून हो चालु आर्थिक वर्षका लागि जिल्ला स्वास्थ्यले आफै टेण्डर प्रक्रियाबाट खरिद गर्न पाउने गरी पैंचालिस लाख रूपियाँ बजेट आएको छ पैंचालिस लाख रूपियाँ मध्ये तीन लाख रूपियाँ बराबरको औषधि निमित्त प्रमुख रामस्वार्थ यादवले खरिद गरेर वितरण गरिसकेका छन् बाँकी बयालिस लाख रूपियाँ बराबरको औषधि खरिदका लागि टेण्डर खोलिसकिएको छ औषधि आउन अझै एक महिना जति लाग्ने बताइएको छ डडेलधुराका ग्रामीण क्षेत्रमा निर्माण गरिएका आधा दर्जन भन्दा बढी सड़कहरूको स्तर सुधारको क्रममा रहेका छन् जिल्लाका विभिन्न गाविस नगरपालिकाभित्र रहेका ग्रामीण सड़कहरूको स्तरोन्नति भइरहेका हुन् उग्रतारा बेलौली बागबजार बगरकोट भागेश्वर बगरकोट रूपाल भत्काँडा असीग्राम र अमरगढ़ी र परशुराम नगरपालिकाभित्र रहेका केही ग्रामीण सड़क खण्डहरूको स्तरोन्नति भइरहेको जिल्ला प्राविधिक कार्यालय डडेलधुराले जनाएको छ साथै उग्रतारा मेलौली बागबजार बगरकोट सड़क खण्डहरूको केही भाग कालोपत्र समेत भइरहेको प्राविधिक कार्यालय डडेलधुराका सब इन्जिनियर टेकबहादुर भण्डारीले बताएका छन् धेरै वर्ष पहिले बनेका ग्रामीण सड़कहरू कालोपत्रेको क्रममा गइरहेको र नयाँ बनेका सड़कहरूको स्तरोन्नति भइरहेको जिल्ला विकास समितिको कार्यालय डडेलधुराका सूचना अधिकारी कृष्णदेव देव जोशीले जानकारी दिएका छन् मौसमी सड़कको रूपमा रहेका सड़कहरू स्तरोन्नति भएपछि ग्रामीण क्षेत्रका नागरिकलाई राहत महसुस हुने विश्वास लिइएको छ वर्षातको समयमा बन्द हुने सड़कहरू केही हदसम्म सञ्चालनमा आउन सक्ने विश्वास यातायात व्यवसायी र ग्रामीण क्षेत्रका नागरिकको रहेको छ केही समय अघिसम्म महिनावारी हुँदा विद्यालय नजाने बझाङको गडराई गाविसको महेश्वरी माध्यमिक विद्यालयका छात्र अहिले महिनावारी हुँदा पनि विद्यालय जान थालेका छन् यसअघि महिनावारी भएको कुरा परिवारले थाहा भएपछि विद्यालयमा सरस्वतीको बास हुने भन्दै अभिभावकले नै विद्यालय जान नदिने गरेको सुरमा रोकायाले बताएकी छिन् जिल्लाका सबै गाविसमा सरकारी तथा गैर सरकारी कार्यालयहरूको जनचेतनामूलक कार्यक्रम गर्न थालेपछि अभिभावक तथा छात्र आफैमा पनि परिवर्तन आउन थालेको छ महेश्वरी माविका प्रधानाध्यापक तुलसी प्रसाद जोशीका अनुसार अहिले सबै छात्रा नियमित रूपमा विद्यालय आउन थालेका छन् अभिभावकमा पनि महिनावारी भएका बेलामा पनि विद्यालय जानुहुन्छ भन्ने ज्ञान वृद्धि भएको छ छात्र मना खड्काले पहिला महिनावारी भएको बेलामा आफू पनि विद्यालय नगएको सुनाउनु भएको छ तर उनको पनि अहिले विद्यालयमा नियमित उपस्थिति छ छात्रा चमेली खड्का पनि पहिला महिनावारी भएको समयमा विद्यालय जाने गर्नु भएको थिएन पहिला त विद्यालयमा पानी र शौचालयको व्यवस्था पनि राम्रो थिएन त्यसैले पनि समस्या पर्थ्यो उनले भनिन् महिनावारी भएको समयमा विद्यालय जान थाले पनि गोठ भने यथावत नै रहेका छन् डोटीको लामेखाल गाविसमा दश वर्ष बितिसक्दा पनि अझै विद्युत विस्तार नभएको स्थानीयले बताएका छन् गाउँ विकास समितिको रकमबाट पोल खरिद गरेर गाडेको दस वर्ष बितिसक्दा पनि अहिलेसम्म विद्युतको लाइन तानिएको छैन डोटीको लामेखाल गाविसका पूर्व अध्यक्ष समेत रहेका समाजसेवी गोरख बहादुर उकाले दुई हजार चौसठी पैसठी र पैसठी छैसठी सालको गाउँ विकास समितिको बजेट लगाएर पोल खरिद गरी सबै पोल स्थानीयवासीको श्रमदानमा गाडेको भए पनि हालसम्म विद्युत प्राधिकरणले लाइन नतानेको भन्दै आक्रोश व्यक्त गरेका छन् बरपाटा गाविस चारको गोपघाटबाट लामिखाल रिसाल गाविसको केन्द्रसम्म विद्युतीकरण गर्ने भन्दै दुई हजार चौसठी सालमा स्थानीय डम्बर बहादुर सिंहको अध्यक्षतामा विद्युत उपभोक्ता समिति गठन भएको थियो दुई वर्षको तेह्र लाख रूपियाँ खर्च गरेर चौसठी पोल खरिद गरेको र केही जनश्रमदान समेत लगाएर पोल गाड्ने काम उति बेला नै भएको तत्कालीन समितिका सचिव नरबहादुर रोकाले बताएका छन् यता नेपाल विद्युत प्राधिकरणका दिपालका कार्यालय प्रमुख ललित नारायण चौधरीले विगतमा गाडिएका पोलहरू भाङ्गिएका र लाइन पनि लुज भएको टुटेको अवस्थामा रहेकाले मर्मत गर्नुपर्ने अवस्था आएको बताएका छन् लाइनको काम करिब पूरा भएकाले अब ट्रान्समिटर ल्याएर लाइन जोड्नुपर्ने काम मात्रै बाँकी रहेकाले असारभित्रै बिजुली बाल्ने प्रयासमा रहेको बताएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot इनबीबाट युनिटी खबर सुनिरहनु भएको छ कैलाली कञ्चनपुर सहित पश्चिम तराईका जिल्लालाई समेटेर थरूहट प्रदेश बनाइनुपर्ने माग गर्दै आन्दोलनरत थरूहट थारवान पक्षले दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ आफ्ना माग सम्बोधन नभएको भन्दै थरूहट पक्षले यथास्थितिमा स्थानीय तहको निर्वाचन हुन नदिने जनाएको छ हिजो धनगढ़ीमा पत्रकार सम्मेलन गरेर समितिले क्षेत्रीय भेला जनजागरण कार्यक्रम महासभादेखि बन्द हड़तालका कार्यक्रम सार्वजनिक गरेको हो आन्दोलनलाई सशक्त पार्नका लागि थरोहट पक्षले हालै कैलाली कञ्चनपुर थरोहट थारवन संयुक्त संघ समिति समेत गठन गरेको छ समितिका संयोजक प्रभात कुमार चौधरीले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावसँगै कैलाली र कञ्चनपुरलाई पाँच नम्बर प्रदेशमा गाभ्ने प्रस्ताव पनि अघि बढ़ाइनुपर्ने माग गरेका छन् आन्दोलनको औचित्यबारे तल्लो तहसम्म जानकारी दिन यही पुस सताइस गतेसम्म कैलाली कञ्चनपुरका सबै क्षेत्रमा थरोहट भेला गर्ने माघ महिनाभरि सांस्कृतिक कार्यक्रम सहित जनजागरण अभियान सञ्चालन गर्ने आन्दोलनको पक्षमा भित्तलेखन गर्ने माघ पन्ध्र गते धनगढ़ीमा वृहत आमसभा गर्ने कार्यक्रम थरूहट पक्षले सार्वजनिक गरेको छ यस्तै माघ अठार गते प्रत्येक क्षेत्रमा विरोध प्रदर्शन गर्ने र त्यति बेलासम्म पनि माघ सुनवाईमा सरकार र राजनीतिक दलहरू गम्भीर नभए माघ बीस र एक्काइस गते कैलाली कञ्चनपुरमा आम हड़ताल गर्ने कार्यक्रम तय भएका समितिका संयोजक चौधरीले बताएका छनृ कञ्चनपुरको कृष्णपुर नगरपालिका एक भेटघाट फाँटमा एक दशक अघिदेखि वैजनाथ आधारभूत विद्यालय झोपड़ीमै सञ्चालन हुँदै आएको छ स्थानीय अभिभावकले घर घरबाट काठ र टायल संकलन गरी बनाएको झोपड़ीमा कक्षा पाँचसम्मको पढ़ाई हुँदै आएको छ विद्यालय सञ्चालनका लागि बनाइएका झोपड़ी मर्मत नहुँदा पूर्ण रूपमा जीर्ण अवस्थामा रहेका छन् विद्यालय भवन निर्माण गरिदिनका लागि जिल्ला शिक्षा कार्यालय नगरपालिका र अन्य निकायमा समेत पुग्दा सुनवाई हुन नसक्दा जीर्ण झोपड़ीमै विद्यालय सञ्चालन हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद बोहराले बताएका छन् विक्रमसम्म दुई हजार बाह्र सालमा स्थापना भई सञ्चालनमा आएको विद्यालयमा झण्डै एक सय बढ़ी बालबालिका अध्ययनरत रहेका छन् बाजुराको बढीमारिका नगरपालिका नौ झिल्लीमा विद्युतको झट्का लागेर मृत्यु भएको छ पैंतिस वर्षीय चन्द्रबहादुर बेकको मृत्यु भएको हो घर निर्माणको काम भइरहेका बेला खम्बामा रहेको तारमा छोएपछि बेकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब परीक्षक दलबहादुर बोगटीले जानकारी दिएका छन् मृतकका आफन्तजनले भने त्रिवेणी साना जलविद्युत केन्द्रको कमजोरीका कारण बेकको मृत्यु भएको आरोप लगाएका छनृ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यथास्थितिमा संविधान संशोधन विधेयक अघि बढाउन खोजे त्यो मुलुकका लागि प्रतिउत्पादक हुने बताएका छन् मिडिया नेपाल कञ्चनपुरले हिजो कञ्चनपुरको भिन्दतंगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले राजनीतिक सहमति कायम गरे मात्रै अघि बढ्न प्रमुख राजनीतिक दलहरूलाई आग्रह समेत गरेका छन् राजनीतिक सहमति नभई मुठभेड निम्त्याउँछ पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने यथास्थितिमा हाम्रो पार्टीले पनि सहयोग गर्दैन अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ दिउँसो पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको युपी एकतिस यू बयासी छहत्तर नम्बरको भारतीय मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको से एक त उनाचालिस पचास नम्बरको ट्र्याक्टर अत्तरी नगरपालिका छ हरैयामा चोकमा ठोक्किँदा पाँचजना घाइते भएका छन् ठक्करबाट मोटरसाइकल चालक धनगढ़ी उपमहानगरपालिका तीन बस्ने सन्तोष गुप्ता र मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने पुरान ओझा घाइते भएका छन् यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर नौ बस्ने ट्राक्टर चालक नरबहादुर चौधरीको पनि खुट्टामा चोट लागेको छ यसै गरी ट्राक्टरमा सवार सोही ठाउँका धनबहादुर चौधरी र कलिराम चौधरी पनि घाइते भएका छन् घाइतेहरूको स्थित पद्मा अस्पतालमा उपचार गरिएको छ ट्राक्टर र मोटरसाइकल प्रहरले नियन्त्रणमा लिएको छ यसैबीच हिजो दिउँसो नै पाउने दुई बजेतिर कञ्चनपुरको कलुवापुर बेलौरी सड़क खण्डमा पूर्वबाट पश्चिमतिर आउँदै गरेको मोटरसाइकलले पैदल यात्रालाई ठक्कर दिँदा एकजना घाइते भएका छन् से चार बयासी शून्य एक नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सड़क छेउमा हिँड्दै गरेकी एकाउन्न वर्षीय दुरादेवी दमाई घाइते भएकी हुन् उनको टाउकोमा चोट लागेको छ उनको स्थानीय मेडिकलमा उपचार गरिएको छ मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ अब आज दिनभरिको मौसमी पूर्वानुमान आज दिउँसो देशको पूर्वी क्षेत्रमा साधारण बदली हुनेछ भने मध्य र पश्चिमी क्षेत्रको पहाड़ी भेगमा आंशिक बदली हुनेछ यसका साथै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 सक्नुहुनेछ लगत्तै विशेष नेपाली सेवाको बिहानी बख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार